खबर नमस्कार अर्पण सबैका लागि सौन्दर्य अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा भरतपुर नगरपालिका तेह्र कल्याणपुरमा बसको टक्करबाट हिजो एक साइकल यात्रीको मृत्यु भएको छ मृत्यु हुनेमा गुन्जनगर आठका साठी वर्ष टेकबहादुर परिया रहेको चितवन प्रहरीले जनाएको छ ना तिन ख पाँच छ चार नम्बरको बसको ठक्करबाट घाइते परिवारको पुरानो मेडिकल कलेज भरतपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ चेक जाँचमा कडाई गरेपछि दुर्घटना नभएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ नयाँ वर्ष मनाउने वाहनामा मादक पदार्थ सेवन गरी गाडी चलाउने तथा